कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज तिम्रो हाम्रो पिरती सारङ्गीमा रुन्छ कठै पिया राजै भेट कहिले हुन्छ कविवर माधव घिमिरेका यी कविताका पंक्तिसँगै आजको यो कार्यक्रममा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको तीन सय चौध अंकको यो श्रृंखला रविवारीय विशेष अन्तर्गत नेपाली सुगम संगीतमा लोकगीतको आलोकको सन्दर्भ परेको छ भोलि दोस्रो वर्षको अन्तिम कार्यक्रम हुनेछ र भोलिको कार्यक्रमपछि हामी तेस्रो वर्षमा प्रवेश गर्नेछौ अजर अमर गीतहरूले भोलिबाट दोस्रो वर्ष पूरा गर्नेछ यो सुखद सन्देश सहित आजको यो कार्यक्रममा हामी नेपाली बाङ्मयमा पूर्वेली पश्चिमेली र संकलनका आधारमा तयार भएका लोकगीत संगीतका बारे चर्चा गर्नेछौ आजै दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा लोक गायक एवं संगीतकार मुक्तक लेखक खेम गुरूङलाई नेपाली जनस्थानका कलाकारदेखि लिएर राजनीतिज्ञसम्मले भावपूर्ण विदाई गरे बिहिबार निधन भएका खेम गुरूङको सम्मानपूर्वक विदाईमा नेपाली कला जगतका सबै हस्तीहरूको उपस्थिति थियो र हाम्रा श्रद्धेय गायक संगीतकार खेम गुरूङलाई हार्दिक श्रद्धांजलि सहित आजको यो कार्यक्रमको शुरूआतमा खेम गुरूङ जस्तै कलेजोले समस्या भएर निधन भएका ठूलो शरीर भएका ठूलो आवाज भएका र माइक्रोफोन अगाडि गीत गाउँदा माइक्रोफोन नै कहिलेकाहीँ थर्किने गरी तर्साउने गायक लालबहादुर खातीको गीतबाट यो कार्यक्रमलाई शुरूआत गर्छौं च्यानकोल्टो च्यानकोल्टो झिङ्गरने बाजा च्यानकोल्टो च्यानकोल्टो झिङ्गरने बाजा मन परेको माया पाए आदा गरेको माया म त हजुर मैकाली पार्को म हजुर मैकाली पार्को मेरो माया देउरा ढेंगरने बाजा चनकुटु चनकुटु ढेंगरने बाजा मन परे को माया पाए याद मन परे को माया पाए याद मत हजर डरे ना को छूटो जस्तो मत हजर डरे ना को छूटो जस्तो मेरो माया पुर्ने को झुंझ सो मेरो माया पुर्ने को झुंझ सो चन कुल्टू चन कुल्टू झिंगरनी बाजा चन कुल्टू चन कुल्टू झिंगरनी बाजा मन परेको माया आजा गरेको माया पाएर दाले मेरो फुलमाला घाँटेकी दाले मेरो फुलमाला घाँटेकी मेरो माया मुटु मुटु आँटे बाजा बाजा मन परेको माया मन लालबहादुर खाती नेपाली संगीत आकाशमा लोकगीतमा एक विशेष योगदान पुर्याउने गायक हुन् उनको संकलनमा रहेको अरू कालो रेलको धुवाले आफू कालो छाता हजुर उड्दै नओढ्नाले यही गीतलाई उनले आफ्नो स्वरमा पनि रेकर्ड गरेका छन् भने अर्का दुवै गायक ध्रुव केसी र भुवन केसीले युगल स्वरमा पनि गाएका छन् लालबहादुर खातीका धेरै गीतहरू तीर्थ कुमारी थापासँग युगलबद्ध पनि छन् चर्चाको सन्दर्भ जारी नै छ ट्विटरमा हामीलाई तिलक पौडेल नाइन्टिनले मेन्सन गर्नुभएको छ दोस्रो वर्ष पार गर्न लागेको सो अवसरमा अजर अमर गीतहरू तथा उज्यालोलाई हार्दिक बधाई यो यात्रा सधैँभरि अटुट रहोस् भनेर मेन्सन गर्नुभएको छ भने परिपुष्पीले उज्यालोमा अजर अमर गीतहरू आउनु सुनौ भनेर मेन्सन गर्नुभएको छ बुटवलबाट भुइँ मान्छेले श्रद्धाञ्जली खेम गुरूङ रेडियो लुम्बिनीका लागि उहाँसँग दुई पटक अन्तर्वार्ता लिएको थिए भनेर उहाँले सम्झनालाई यहाँ शेयर गर्नुभएको छ रूबेन तमु दिनेश रावत छेत्री देव राजभारती नारायण अधिकारी सिगदेलजी ठूलो नानी एसएन दाहालले पनि दोस्रो वर्ष पूरा हुन आँटेकोमा शुभेच्छा दिनुभएको छ भने एसएन दाहालले न्याउली रुँदै के भन्छ आधा सन्चो आधा बिसन्चो गीतको पंक्तिलाई यहाँ उद्धृत गर्नुभएको छ मनु आवास सुशीला सिलवाल त्यसै गरी प्रमोद ढुङ्गाना अनि श्याम उदास विजय भट्टराईले पनि शुभेच्छा व्यक्त गर्नुभएको छ नेपाली लोकगीत संगीतमा बौदा स्वरका कारण चर्चित रहेकी गायिका हुन् मीरा राणा मीरा राणालाई संगीतकार गोपाल योन्जनले गायनमा रसियन जीव भनेर उपनाम दिएका छन् रसियन जीव जस्तै जस्तै उबडखाडर बाटोमा पनि जस्तै कठिन बाटोमा पनि चढ्न सक्ने आवाज हो मीरा राणाको त्यसकारण उनलाई त्यो सम्मान दिइएको भनेर गोपाल योन्जनले बारम्बार आफ्नो अन्तर्तामा भनेका छन् मीरा राणाको स्वरबाट यो अर्को श्रृंखला मैले मात्र माया गरे खानाले घाँसै काट्यो सजा कस्तो माया लाउने होला भेट भएको आज चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोद्धै नसोध अरूण थापाको स्वरको यो गीत जति चोट दिन्छौ देव मायालु भक्तराज आचार्यको स्वरको यो गीतका कालजयी गीतका रचनाकार सुभाष चन्द्र ढुङ्गेल अहिले काम विशेषले स्वीडेनको डलाडमा पुग्नु भएको छ र स्वीडेनबाट उहाँले यो कार्यक्रम सुनेर फेसबुकमा लेख्नु भएको छ अनलाइनमा पहिलो पटक सुन्दैछु झन राम्रो सुनिँदो रहेछ गायक खेम गुरूङप्रति हार्दिक श्रद्धाञ्जली भन्नुभएको छ त्यसै गरी हाम्रा अर्का मित्र कवि मुरारी सिगदेल पनि आफ्नो सांस्कृतिक यात्राका क्रममा अहिले पोखरा पुग्नु भएको छ उहाँले पोखराबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र उहाँले पोखरामा सम्भवत यो तरंग रेडियोबाट सुन्दै हुनुहुन्छ होला उहाँले पनि कार्यक्रमलाई शुभेच्छा व्यक्त गर्नुभएको छ नेपाली गीत संगीत आकाशमा विशेष गरेर लोकगीतको कुरा गर्ने बित्तिकै लोकलयका गीतहरूबाट प्रभावित भएर बनेका गीतहरूमा गोपाल योन्जन पूर्ण नेपाली कल्याण शेरचन क्षेत्रमान गुरूङका गीतहरूलाई सर्वाधिक चर्चामा ल्याइएको पाइन्छ र चर्चा भएका पनि छन् तर निकै समय बजेर पनि त्यति लोकप्रिय नभएको गीतलाई गायक खेमराज गुरूङले आफ्नो जीवन एल्बमको भाग दुईमा राखेर रा, वारी जमुना पारी जमुनालाई अत्यन्तै लोकप्रिय बनाए खेम गुरूङले गाउनुभन्दा अगाडि यो गीत गंगा वरदान पाण्डव सुनवार र चित्र ओझाले पनि गाइसकेका थिए तर त्यति बेला यो गीत यति विघ्न लोकप्रिय भएको थिएन खेम गुरूङले गाएको वारी जमुना पारी जमुना शेलाबहादुर मुक्तानले संगीत संयोजन गरेर यो गीत रेकर्ड भएर बजारमा आएपछि यसले तहल्का मचायो र खेम गुरूङलाई नेपालभित्र नेपाल बाहिर सर्वत्र गायकका रूपमा आमन्त्रण आयो तर गीत बजारमा आउने बित्तिकै पनि केही विवाद भयो यसमा आएका दुईवटा पंक्तिले गर्दा पछि खेम गुरूङले ती दुईवटा पंक्तिलाई हटाएर नयाँ गीत पनि रेकर्ड गरे यी धेरै कारणले चर्चामा रहेका खेम गुरूङका बारेमा यहाँ धेरैले आज श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ विनय भण्डारी लेख्नुहुन्छ लालबहादुर खातीलाई सम्झिन पाइयो च्यानकुटु च्यानकुटु झ्याइ गर्ने बाजा मन परेको मायालाई पाए आज लोकगायक विमल डाङ्गी अमेरिकाबाट लेख्नुहुन्छ आजको कार्यक्रम पनि सबैसँगै बसेर सुन्दैछौ मेरी आमा रूपधनी डाङ्गी पनि कार्यक्रम सुन्दै हुनुहुन्छ च्यानाकुटु च्यानाकुटु गुनगुनाउँदै हुनुहुन्छ भनेर लेख्नु भएको छ त्यसै गरी विनय भण्डारीले नै उयता हेर्यो टारी भिर उता हेर्यो खर मैले मात्र हेरेर के पो हुनेछ र गीतलाई उहाँले यहाँ उल्लेख गर्नुभएको छ मेरा राणाको यो गीतमा ढोरको चर्चा हुन्छ मैले भर्खर प्राविधिक मित्र सन्दीप सुन्दासलाई पनि सोधेँ ढोर पुग्नु भएको छ त भनेर उहाँले पुगेको छुइनँ भन्नुभयो ढोर नेपाली लोकगीतमा साह्रै चर्चामा आउने एउटा ठाउँ हो यो ठाउँ म पनि पुगेको छैन तर यसको चर्चा मैले धेरै सुनेको छु धर्मराज थापाले पनि आफ्ना धेरै गीतमा ढोरको चर्चा गरेका छन् र बन्दीपुरको ठिक पारिरहेको यो गाउँका बारेमा धेरै लोकगीतहरूमा प्रचलन भएको पाइन्छ यहाँहरूमध्ये कोही ढोर पुग्नु भएको छ भने यो संस्मरणलाई यहाँ राख्न सक्नुहुन्छ हामी अवश्य पनि वाचन गर्नेछौँ तर यहाँ फेरि ढोरलाई डोर पनि सुन्ने चलन छ डोर भन्नाले फेरि यो मालपोत कार्यालयबाट जग्गा जमिन नाप गर्न आउँदा आउने टोलीलाई चाहिँ डोर आउने भन्ने गर्छन् यो डोर चाहिँ अंग्रेजीकै डोरबाट आएको हो यो ढोकासम्म पुगेर छानबिन गर्ने हुनाले डोरबाट डोरै भएको हो जसरी हामी नेपालीमा यो पहाडे कागजमा कुनै तपसिल लेख्दाखेरि ऐजन ऐजन लेख्ने गर्छौँ दोहोरिने कुरालाई फेरि ऐजन ऐजन भन्ने गर्छौं त्यो वास्तवमा ऐजन नभएर एजिएआईएन एगेन एगेन हो तर त्यति बेला लेख्ने लेखनदासले ऐजन भनिदिएको हुनाले त्यो ऐजन नै चलेर गयो हामी कहाँ धेरै उर्दू नेपाली फारसीको यसरी जुन प्रयोग भएको छ जसरी एउटा नेपाली चलचित्र निकै लोकप्रिय भयो कोहिनूर नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भनेर पनि चर्चामा आयो कोहिनूर शब्द पनि हामीले कोहिनूर लेख्छौं तर उर्दूमा यो खास चाहिँ कोह ए नूर कोह ए नूर भन्नाले नूरको पहाड़ नूर भन्नाले हिराको हिरामोतीको पहाड़ भनिएको बुझिन्छ तर ए नलेखेर हामी चाहिँ ई लेख्छौं त्यसकारण कहिलेकाहीँ हामीले प्रयोग गर्दा अशुद्ध पनि भएर गएको पाइन्छ नेपाली लोकगीतको प्रभावमा विशेष गरेर पूर्वाञ्चलका लोक संगीतमा चाहे नवीन किशोर राई चाहे एलपी जोशी चाहे तुलसी दिवस चाहे पुष्प नेपाली रूबी जोशीका धेरैका गीतहरूमा पूर्वाञ्चलको प्रभाव छ यहाँ अघिल्लो हप्ता बजेको अपूर्व बजेको उपेन्द्र दुखीको संकलनको ओमकार श्रेष्ठको गीतलाई हाम्रा युवा पुस्ताका चर्चित गायक विधान श्रेष्ठले चयन गर्नुभएको छ प्रस्तुत छ सबरैमा सरी पिस्नु दोहोरो भए पो पापिनी निर्माया जाउदी रेलैमा पापिनी निर्माया रेलैमा एकोहोरी माया बरै के मलाई मात्र दोहरी माया बरै के मलाई मात्र दोहरी भए पो पापिनी निर्मया जाउदी रे लैमा पापिनी निर्मया जाउदी रे बारे भङ्गिरी नाच्यो छाममा छाम बारे भङ्गिरी नाच्यो चुला र चौकामा पापिनी निर्मया झौरी रेलैमा पापिनी निर्मया झौरी रेलैमा हाँसीलाई राखौँ बरै बोली नै राखौँ हाँसीलाई राखौँ बरै बोरी नै राखौँ भेट भएको मौकामा पापिनी निर्माया जौली रेलैमा पापिनी निर्माया जौली रेलैमा बाटी बारे चुल्की त्यो तिम्रो गोरीलाई बारे चुल्की त्यो तिम्रो तेल भिज्यो सिउँदोमा पापिनी निर्माया जाउरी रेलैमा पापिनी निर्माया जाउरी रेलैमा अहिलेको वर्षभरै यतिकै भयो अहिलेको वर्षभरै यतिकै भयो आउँदो साल हिउँदोमा पापिनी निर्मया जाउरी रेलैमा पापिनी निर्मया जाउरी बरै साई साई र श्री श्री त्यो वृन्दावनको बरै साई साई र श्री श्री चरीलाई हर्काको पापिनी निर्माया जौली रेलैमा पापिनी निर्माया रेलाई रेलैमा चरीलाई मैले बरै हर्काको होइन छोरीलाई मैले बरै हर्काको होइन मन तिम्रो फर्काको पापिनी निर्माया जौली रेलैमा पापिनी निर्माया जौली रेलैमा लासमा लस बरै मसली पिस्नु लासमा लस बरै मसली पिस्नु दोहरो भएको पापिनी निर्माया जाउरी रेलाइमा पापिनी निर्माया जाउरी रेलाइमा पापिनी निर्माया जाउरी रेलाइमा पापिनी पापिनी निर्मायाको यो गीत ओमकार श्रेष्ठ र साथीहरूको स्वरमा आजको कार्यक्रमलाई लिएर विशेष गरेर विनोद न्यौपानीले अघि बजेको गीतबारे ट्विटरमा मेन्सन गर्नुभएको छ यो जिन्दगी दुई दिनको रामछाया मुटुमै छोयो यो गीतले सड़क दुर्घटना र अल्पकालमै ज्यान गुमाएकाहरूप्रति समर्पित भनेर बर्कलले क्यालिफोर्नियाबाट विनोद न्यौपानेले मेन्सन गर्नुभएको छ प्रमोद ढुङ्गानाले मेन्सन गर्नुभएको छ मनमा भएका सम्पूर्ण पीर चिन्ता सबै मेटिन्छन् जब यो कार्यक्रम सुनिन्छ बाँसगारे कान्छा लेख्नुहुन्छ अझ राम्रो गीत सुन्दैछु रेडियो तेह्रथुमबाट खेम गुरूङलाई हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ त्यसै गरी पोषराज खनाल राजन खतिवड़ा र विजय भट्टराईले लेख्नुभएको छ आउँदो साल हिउँदैमा पनि निर्माया जाउँला रेलैमा साह्रै सुन्दर छ यो गीत भनेर सुदीप सरगमले पल्टनमा जागिरी भइया छ राइफल समाउँदै मित्र चौतारी सुन्ने ठूलो इच्छा छ भनेर उहाँले कार्यक्रमको नामै मित्र चौतारी राखिदिनु भएछ यो कार्यक्रमको नाम चाहिँ अजर अमर गीतहरू हो सरगमजी स्वाभिमान सन्तोषले खेमराज गुरूङप्रति श्रद्धा सुमन अजर गीतलाई तेस्रो वर्ष प्रवेशको शुभकामनाका साथै दुई वर्षसम्मको सयात्रामा सरिक हुनुहुने सबैमा सम्झना भनेर लेख्नु भएको छ भुइँ मान्छेले विधान श्रेष्ठको नयाँ गीत सुन्न पाइँदैन यो प्रश्न विधानजीलाई भनेर उहाँले लेख्नुभएको छ विधानजीले मलाई केही दिन अघि जानकारी दिनुभए अनुसार उहाँले चेतन कार्कीको संकलनमा रहेका केही गीतहरू रेकर्ड गराउँदै हुनुहुन्छ छिटै उहाँका नयाँ गीतहरू पनि आउँदैछन् सञ्जय राज लिम्बू लेख्नुहुन्छ पहिलो पटक सुन्दैछु अझ अमर गीत एकदम राम्रो लाग्यो दिपेन्द्र उपाध्यायले पापिनी निर्माया जाउली रेलैमा कति मिठो गीत हो ऐजन ऐजन भन्न मन लाग्यो अमर देउजाले पनि ऐजन भन्ने शब्दको बारेमा नयाँ जानकारीको लागि धन्यवाद भनेर लेख्नु छ अजर अमर गीतहरूको पृष्ठमा मिनु वाइवा लेख्नुहुन्छ कार्यक्रमको पर्खाईमा आज लोकगीत विशेषमा हजुर गायक खेमराज गुरूङज्यूको गीत बज्छ कि उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भनेर लेख्नु भएको छ अनन्त कटुवाल उमेश गौतमले लोक बहादुर छेत्रीको गीत बारे र उहाँका बारे लेख्नु भएको छ लोक बहादुर छेत्रीका बारे म केही जान्दछु जस्तो उहाँ र मैले सँगै एकै समय तालिम लिएका थियौं नेपाल प्रज्ञा प्रतिष्ठानमा र संयोगले उहाँ नवल परासीबाट छात्रवृत्ति पाएर काठमाडौँ आउनुहुँदा उहाँ म पढेकै स्कूलमा उहाँले माध्यमिक तहको अध्ययन गर्नुभएको थियो र लोकबहादुरजी एक मिलनसार मित्र हुनुहुन्थ्यो उहाँको एउटा जुन दुर्घटनामा निधन भयो त्यसपछि हामीले उहाँलाई अल्पायुमै गुमाउनु पर्यो सुजन प्रताप लेख्नुहुन्छ आज काम विशेषका कारण गायक संगीतकार खेमराज गुरूङको श्रद्धाञ्जली कार्यक्रममा आउन असमर्थ भए उहाँप्रति हार्दिक श्रद्धाञ्जली आजको अजर अमर गीतहरू कार्यक्रममा बज्ने गीतहरूमा समर्पण गर्न चाहन्छु भनेर लेख्नुभएको छ पीआर पृथक सुगम तमु सुशील खनाल रामेश्वर वैद्य र त्यसै गरी दिनेश रावतका पंक्तिहरू बाँकी नै छन् म पछि साभार गर्नेछु यहाँ गीतको चर्चा गरौं यो गीत गोपाल योन्जनको संकलनको हो गोपाल योन्जन केही समय नेपाली लोकगीत संकलन गर्न पश्चिमाञ्चलतिर गएर पनि बसेका थिए पोखराको डाँफे कल्चर समूहसँग उनको निकै निकटता रह्यो पोखरामा पहिलेदेखि नै हिमाञ्चल सांस्कृतिक परिवार पनि थियो र अहिले हिमाली सांस्कृतिक परिवार पनि छ र गोपालयोञ्जन पोखरा बस्दा उनले मित लगाए पोखराका एक चर्चित लोक संस्कृतिविद कल्याण शेरचनसँग कल्याण शेरचनको सम्पूर्ण परिवार नै संगीतमय थियो कल्याण शेरचनका माइला दाजु नरबहादुर शेरचन जसलाई पोखरावासीले माइलैका नामबाट सम्झन्छन् त्यसै गरी इन्द्रमान शेरचन जो नाटक क्रममा आबद्ध थिए र पोखराका अर्का चर्चित कलाकार कुलदीप शेरचन पनि उनको नातामै पर्थे तर कल्याण शेरचनले गोपालिन्दनको संकलनमा गाएको यो गीतले गण्डकी वरपरको लोकगीतको आलोकलाई छुन्छ काली पनि देखेँ मैले गोरी पनि देखेँ मैले भए घरकी गाउँ घरकी छोरी देखेँ तर यो आज मैले के देखेँ के देखेँ ससुरा छोरी पाँच कोही देखेँ तर यो आज मैले के देखेँ के देखेँ ससुरा गरिदिउ कि भने जस्तो घर भएको दिउँ कि मेरो बहिनी लड्न लाग्यो भरिदिउ कि भने जस्तो घर भएको दिउँ कि भयो बल्ल चिन्ती आज सायद पारी घरबाट हिँड्ती मर्दासित भेट भयो बल्ल चिन्ती समस्या बेकारीको मात्र होइन बेरोजगारीको मात्र होइन माया गर्नेहरूलाई नै माया गर्नेहरूले बेरोजगार नै देख्दा रहेछन् किनकि माया गर्नेहरू पछि लागिरहँदा मायालुहरूलाई त्यस्तै लाग्दो होला यद्यपि ठूला स्वामी सन्तहरूले पनि भनेका छन् मान्छे घृणा खुल्लेआम गर्ने गर्छन् चोक बजारमा बसेर अर्काको कुरा काट्ने गर्छन् घुम्तीमा बसेर कुनै महिलालाई जिस्काउने गर्छन् तर प्रेम चाहिँ मान्छे लुकेर गर्ने गर्छन् यसैको एउटा उदाहरण पनि हुनसक्छ यो गीत कल्याण शेरचन्द्र र साथीहरूको स्वरमा हामीले गीत सुन्यौं वीरेन्द्र खत्री अझ अमर गीतहरूको पृष्ठमा यी पंक्तिहरू लेख्नुहुन्छ अहिले पूर्वसम्म आइपुग्दा सुन्दैछु मीरा राणा दिदीको लोकलय मन पर्यो तर यो गीत बजिरहँदा खेम गुरूङ दाईको धेरै याद आयो छिमेकी दाई जेल पर्दाका घटना र गीत त्यसैले होला पापिनी निर्माया अनन्त कटवाल लेख्नुहुन्छ पापिनी निर्माया जाउली रेलेमा धेरै दिनपछि सुन्न पायो खुसी लाग्यो सुन्दैछु खेम गुरूङज्यूप्रति हार्दिक श्रद्धाञ्जली रमेश बस्नेत लेख्नुहुन्छ अझ राम्रो गीतहरू तीन सय चौधौं लोकगीत विशेष श्रृंखला सुन्दैछु यो कार्यक्रम सुन्दाको मजा नै भिन्नै छ लोक गायक खेमराज गुरूङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित आजको कार्यक्रम सुन्दैछु काठमाडौँबाट रमेश बस्नेत दुर्गा बल तामाङले काली पनि देखे मैले गोरी पनि देखे बचपनको याद आयो भनेर लेख्नु भएको छ सूर्य चापा गाईले थ्याङ्क यू अझ मर गीतहरू for typical folk songs in tourism program it reminds me of my childhood heart felt condolences to late Khemraj Gurung भनेर लेख्नु भएको छ अमरदीप श्रेष्ठले पनि यो गीतलाई तर मैले आज भन्ने गीतलाई वाह भनेर लेख्नुभएको छ वीरेन्द्र खत्रीले खेम राजदाईको शवयात्रा जान सकिन म आज संगीत पहिलो वर्षको परीक्षामा व्यस्त थिए राम्रो भएन मनले हरेस खाएछ कारण बने वारी जमुना पारी जमुनाका स्रष्टा भनेर लेख्नु भएको छ दिनेश रावतले र विनय भण्डारीले यो काली पनि देखे मैले गीतलाई यहाँ मेन्सन गर्नुभएको छ भने मनु आवासले पश्चिमको टप्पा गीतहरूले पनि त स्वर्णिम इतिहास होला नि भनेर उहाँले चर्चा गर्नुभएको छ विजय वन्दनाले ठाडो भाकाको गीतको चर्चा गर्नुभएको छ भने विजय भट्टराईले सुतेर सुन्दै थिए अहिले जुरुक्कै उठेर नाचो नाचौँ चाहिँ लाग्यो भनेर लेख्नुभएको छ फेरि विजयजी नाच्दा नाच्दै धेरै पर पनि नपुग्नु होला फेरि कार्यक्रम नसुनिएला ड्रोन मरासिनी लेख्नुहुन्छ आजको अजर अमर गीतहरू विशेष रह्यो ढोर भनेको ढोर पाटनतिर होइन र तर यो आज मैले के देखेँ टिपिकल गीत भनेर लेख्नु भएको छ मनु आवासले म गलत छैन भने अजर अमर गीतहरूको लोकगीत विशेष बसाईमा टप्पा गीत बजेको चाहिँ आजसम्म सुने छैन भनेर लेख्नु भएको छ उत्सव पल त्यसै गरी मल लम्जुङे लेख्नुहुन्छ प्रकाश सर पापिनी निर्माया गीतलाई बाबु बोगटीले सान्नानी भन्ने गीतमा लय प्रयोग गरेका हुन् कि जस्तो लाग्यो भनेर उहाँले लेख्नु भएको छ किरण कुमारले एजन र कोहेनूर नयाँ जानकारीका लागि धन्यवाद दाजु भनेर लेख्नु भएको छ खेमराज गुरूङप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ नेपाली लोकगीतको चर्चा गर्ने बित्तिकै नेपालमा स्थापना भएका धेरै बलिया सांगीतिक समूहमा रालफाली सांगीतिक समूह नवकला कुञ्ज र त्यसै गरी लेकाली परिवारको महत्वपूर्ण भूमिका हुन्छ त्यसै गरी पूर्वाञ्चलको मुनाल सांगीतिक समूह र पाल्पाको देउराली परिवार समूहको पनि सांगीतिक योगदान धेरै छ तर लेकाली समूहले खोजेर ल्याएका लोकगीतहरूको एउटा विशेष योगदान छ सुबी शाहको संकलनमा इन्द्रनारायण मानन्दर गणेश रसिक निर्मला श्रेष्ठ उर्मिला श्रेष्ठ र साथीहरूको स्वरमा यो गीत पनि खाइदेऊ खाइदेऊ लाग्छ ए उकालीको चिसो पानी खाइजाउ खाइजाउ लाग्छ पातलीलाई भगाएर लैजाउ लैजाउ लाग्छ रिङ्दै आयौ घुम्दै आयो यानी माया देखे भैरम ताला यानी माया रिङ्दै आयो मैडम तालाया निमाया पाखरी डोराउने ल्यायो घर पाले जमदारकी छोरीले पाखरी डोराउने ल्यायो घर पाले जमदारकी छोरीले हे हिमाल चुली पल्लोपट्टि उषालाले छर्ने ए हिमाल चुली पल्लोपट्टि उषालाले छर्ने मैले मात्र बेमानीको कति माया गर्ने रिङ्दै आयो घुम्दै आयो यानी माया देखे बैनम ताला यानी माया रिङ्दै आयो घुम्दै आयो यानी माया देखे बैनम ताला यानी माया पाखरी डोराउँदै ला चर्चा आयो यहाँ कालोपाडी जमदारकी छोरीको इन्द्रनारायण मानन्दरको गायन शैलीले निकै प्रभावित हुन्थ्यो त्यति बेलाको नेपाली लोकगीतको गायन उनको गायनमा कुनै पंक्ति दोहोऱ्याउनु पर्यो कि ए भनेर जुन दोहोऱ्याउने जुन धुवा शब्द छ उनले नै त्यो परम्परालाई निकै पछिसम्म कायम राखे नेपाली गीत संगीतमा विशेष गरेर इन्द्रनारायणको शैलीको गायन र त्यसपछि आएर कुमार बस्नेत शैलीको गायन र जयनन्द लामा र गंगा प्रधान शैलीका गायनको बीचबाट खेमराज गुरूङको गायनको उदय भएको पाइन्छ खेमराज गुरूङको चर्चा जारी नै छ तर दार्जीलिङबाट हामीलाई त्यो बेला कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ जीवन प्रकाश प्रधानले अहिले दार्जीलिङको आधुनिक संगीतमा निकै सक्रिय रहिरहेका जीवन प्रकाश प्रधान गत महिना काठमाण्डुमा झमक घिमिरेको कृतिमा निर्माण भएको चलचित्र जीवन काँडा फूलको एल्बमको विमोचनको बेला काठमाडौँ आउनुभएको थियो उहाँले यो कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद अब खेमराज गुरूङलाई हार्दिक श्रद्धांजलि सहित यहाँहरू सबैको स्नेह र सम्झनाका साथ सलाम टक्र्याउँदै खेमराज गुरूङको स्वरमा यो गीत हरे गंगाजीलाई बाँचे हजुरीलाई नै हो खेम गुरूङको अन्तबेला हामीले बागमतीको किनारमा उनलाई बिसाएर आएका छौं अब हाम्रा माझ खेम गुरूङ छैनन् खेम गुरूङका कालजयी कृतिहरू मात्र छन् र यो गीत उनले आफै अभिनय गरेका छन् नेपाली चलचित्र रविराज बरालद्वारा निर्देशित सांगीतिक चलचित्र रमझममा यो गीतको सुटिङमा हामी निकै लामो समयसँगै थियौं र यो गीत रिलिज भएकै समयदेखि खेमराज गुरूङको यो गीतको लोकप्रियतालाई ध्यानमा राखेर चलचित्र निर्देशक रविराज बरालले रमझममा यो गीतको प्रयोग गरेका छन् नेपाली सदाबहार एघारवटा गीतलाई राखेर बनाइएको सो चलचित्रमा खेमराज गुरूङ पनि एक सहभागी पात्रका रूपमा छन् खेमराज गुरूङलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अघि उठेको एउटा ढोर भन्ने शब्दका बारेमा विजया वन्दनाले लेख्नु भएको छ तनहुको ढोर फिर्दीलाई छोटकरीमा ढोर पनि भनिन्छ जुन नेपालकै लोकगीतको खानी मानिन्छ सायद त्यही ढोरकै चर्चा हुने पो हो कि यो गीतमा भनेर उहाँले लेख्नु भएको छ पोषराज खनालले अजरामर गीत दोस्रो वर्ष प्रवेश भएकोमा शुभकामना व्यक्त गर्नुभएको छ भने दीपशिखाले पनि शुभकामना व्यक्त गर्नुभएको छ मन परेको मान्छेसँग बिताइएको समय बितेको थाहै हुँदैन दुई वर्ष पनि बितिसकेछ भनेर यहाँ एक मित्रले मेन्सन गर्नुभएको छ म उहाँलाई धेरै आभार व्यक्त गर्न चाहन्छु इन्द्रनारायण मानन्दरको मिठो स्वर बैदाम नजिकबाट सुन्दैछु भनेर घनश्याम शर्मा पौड्याले लेख्नु भएको छ एलपी जोशीको संकलनमा पुष्प नेपाली र रूपी जोशीको युगल स्वरमा यो गीत कालीजानको चप्लेटी ढुङ्गा कान्छीमा ट्याङ्क्या खेताला बिसाउने कान्छीमा ट्याङ्क्या खेताला बिसाउने कान्छीमा ट्याङ्क्या हाम्रो त नानी ख्याल गर्ने बानी कान्छीमा ट्याङ्क्या तिमी त रिसाउने कान्छीमा ट्याङ्क्या तिमी त रिसाउने कान्छीमा ट्याङ्क्या पारी गाउँमा रमाइलो ठाउँमा कान्छीमा ट्याङ घुम्तीमा पहिरो छ कान्छीमा ट्याङ ट्याङ घुम्तीमा पहिरो छ कान्छीमा ट्याङ ट्याङ नलाउने मायालाई हाल्यो साइली कान्छीमा ट्याङ धन माया गहिरो छ कान्छीमा ट्याङ धन माया गहिरो छ कान्छीमा ट्याङ मालिन गाईको त्यो माली बाछो कान्छीमा ट्याङ्क्या काट्नैमा खेल्दो कान्छीमा ट्याङ्क्याङ काट्नैमा खेल्दो कान्छीमा ट्याङ्क्याङ यति है बेला घरबार छैन कान्छीमा ट्याङ्क्या बिरा चल्दो कान्छीमा ट्याङ्क्याङ बिरा चल्दो कान्छीमा ट्याङ्क्याङ सिमरी कले कान्छीमा ट्याङ दिवाना बिताउँछ कान्छीमा ट्याङ दिवाना बिताउँछ कान्छीमा ट्याङ एकै धर्सो सिन्दुरले कान्छीमा ट्याङ लाजो मलाई भाडा कान्छीमा ट्याङ लाजो मलाई भाडा कान्छीमा ट्याङ सुफल काफले हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ तीन हप्ता अघि दार्जीलिङमा भेटिएका रमाइला संगीतकार जीवन प्रकाश प्रधानजीले पनि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ खुशी लाग्यो भनेर लेख्नु भएको छ भने अजर अमर गीतहरूको पृष्ठमा अमरदीप श्रेष्ठ दक्षिण कोरियाबाट लेख्नुहुन्छ आज त निद्रा मजाले आउला जस्तो छ यहाँ अहिले रातिको एक बजेर सात मिनट गयो तैपनि सुन्दैछु निकै आनन्द लागिरहेछ धन्यवाद प्रकाश दाजु अनि उज्यालो परिवारलाई अनि अग्रिम शुभकामना तेस्रो वर्ष प्रवेशको उपलक्ष्यमा दक्षिण कोरियाबाट यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै आजको यो तीन सय चौध अंकबाट सन्दीप सुन्दास र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युग का गीतहरूको सुन्दर दस्तावेज